मायालाई चाल तलमा छम छम छेउरेको बादलमा चौला सुके बुलबुले तलमा नाचौ छम छम छेउ परेको बादलमा चौला सुके बुलबुलले तालमा नाचौँ छम छम छ्याउ बाँचौ छम छम छेउको बादलमा चौला सुके शिर फुल छ पकै सजाकी पछ्यौरीले मुख छोपी Yeah.